गाविस बाढीको उच्च जोखिममा छन् अविरल वर्षाका कारण पूर्वी चितवनको शक्तिखोरमा गर्भवती महिला सहित दुईजनाको ज्यान गएको छ हिजो साँझ खोलाले बगाएका चालिस वर्षका मचुङ्गे चेपाङको सब आज बिहान फेला परेको हो चेपाङको सब जुटपानी नजिकैको खैरेटी खोलामा बगाउ बगाउँदै गर्दा फेला परेको प्रहरीले जनाएको छ यसअघि हिजो पहिरोमा परे शक्तिखोर दुई रामबनकी बाइस वर्षीय गर्भवती महिला रेणुका चेपाङको ज्यान गएको थियो रत्नगर पाँच रमाइलो बस्तीमा बाढीका कारण प्रभावित भएका एक्काइस सुकुम्बासी घर परिवार बछुली मालपुर माविको माविमा आश्रय लिएर बस्न बाध्य छन् लगातारको वर्षापछि बुढीराप्ती र खगिरी खोलामा आएको बाढीका कारण ती सुकुम्बासी घर परिवार विस्थापित भएका हुन् विस्थापित ती परिवारलाई बसुली तिन स्थित मालपुर माध्यमिक विद्यालयमा राखिएको छ बाढीका कारण ती सबै घरधुरी प्रभावित भएपछि दैवी प्रकोप उद्धार समिति बछ्यौलीले उनीहरूलाई विद्यालयमा लगेर आश्रय दिएको हो एक्काइस घर परिवारमा त्रियासी जनसङ्ख्या भए पनि छयालिसजना मात्र विद्यालयमा आश्रय लिएर बसेका छन् बाँकी आफन्तको घरमा गएर बसेको बछ्यौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभयो बस्तीमा बाढी साथ तत्काल उद्धार गरिएर लगिएका ती परिवारलाई नजिक भएकाले र मानवीयताको नाताले आफूहरूले विद्यालयमा लगेर आश्रय दिएको लामिछानेले बताउनु भएको छ आश्रय लिएर बसेकाहरूलाई बागमारा मध्यवर्ती सामुदायिक वनले खानपिनको व्यवस्था मिलाएको छ पीडित परिवारलाई हिजोदेखि नै वनले खानपिनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो उनीहरूका लागि वनले चामल दाल तरकारी चिउरा भुजा लगायतका खानेकुराको व्यवस्था मिलाएको पीडितहरूले बताएका छन् प्रभावित क्षेत्रबाट स्थानीयले ज्यान जोगाए पनि भौतिक सामग्रीको भने क्षति बेहोर्नु परेको छ विद्यालयमा आश्रय लिएर बसेकाहरूले खान पाए पनि सुत्नको लागि ओढ्ने ओछ्याउने र लत्ता कपडा नभएको गुनासो गरेका छन् बाढीका कारण बाँसबाट बनाएका प्राय सबै घरहरू भत्किएको पीडित रामशरण अधिकारीले जानकारी दिनुभयो बाढी घरमा पसेपछि भित्र रहेका अन्नपात लत्ता कपडामा क्षति पुगेको अधिकारीले बताउनु भएको छ यसैबीच प्रभावित क्षेत्रमा जिल्ला दैविक प्रकोप उद्धार समितिको जिल्ला विपद व्यवस्थापन समितिको टोलीले आज स्थलगत अनुगमन गरेको छ निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गिलाल जिल्ला विकास समितिका सूचना अधिकृत एवं फोकल पर्सनल पर्सन बलराम लोइटेल नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि नेपाल प्रहरी सशस्त्र प्रहरी र पत्रकारको टोलीले प्रभावित क्षेत्र अवलोकन गरेको हो प्रभावित क्षेत्रपछि पीडितहरूसँग कुराकानी गर्दै निमित्त प्रमुख जिल्लाधिकारी गेलाले छिटोभन्दा छिटो राहतको बन्दोबस्त गरिने आश्वासन दिनुभएको छ नेपाल रेडक्रस सोसाइटी मार्फत राहतको व्यवस्था मिलाइने उहाँले बताउनु भएको छ नारलघट मुगलिन सडक खण्ड अन्तर्गत कविलास तिन सत्र किलो भन्ने स्थानमा पहिरो गएको छ लगातारको वर्षापछि सो क्षेत्रमा ठुलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको छ पहिरो खोल्नका लागि भरतपुरबाट एउटा डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिनुभयो ठुलो पहिरो गएकाले यातायात सुचारू हुन करिब दुई तिन घण्टा लाग्ने उहाँले बताउनुभयो पहिरो हटाउन अर्को डोजर पठाउने तयारी भएको पनि उहाँले बताउनुभयो आइतबारदेखि वर्षा कम हुने भएको छ मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि बेलुकासम्म वर्षा रोकिने सम्भावना छैन मनसुन सक्रिय भएपछि दुई तिनदेखि देशैभर झरी परिरहेको छ आइतबारबाट भने कर्मश वर्षा कम हुने महाशाखाका मौसमविद वरुण पौडेलले रेडियो अर्पणलाई जानकारी दिनुभयो अहिले देशैभरि अविरल वर्षा भइरहेको छ यो प्रक्रिया भोलि बेलुकासम्म निरन्तर चल्नेछ मौसमविद पौडेलले भन्नुभयो न्यून चापीय क्षेत्रको रेखा नेपालको मेचीदेखि महाकालीसम्मै परेकाले देशभर एकसाथ वर्षा भइरहेको हो आज र भोलि पनि आकाश खुल्ने र वर्षा भइरहने क्रम चलिरहने उहाँको भनाइ छ सरकारले विभिन्न चारवटा मन्त्रालयसहित दस निकायमा सहसचिवहरूको बढुवा गरेको छ उनीहरूलाई कामकाम सचिवमा बढुवा गरिएको हो गैराती अबेरसम्म प्रधानमन्त्री निवासमा बसेको मन्त्री परिषदको बैठकले नौ एआइजीको टुङ्गो लगाएसँगै दस सहसचिवलाई कायम मुकायम सचिवमा बढुवा गर्ने निर्णय गरेको हो घातकै बोला भाइरस नेपालमा प्रवेश गर्न नदिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण डेस्क स्थापना हुँदैछ स्वास्थ्य परीक्षण डेस्कको लागि एकजना डाक्टर र चारजना हेल्थ असिस्टेन्सको टोली खटाइएको ले आजदेखि काम सुरु हुने स्वास्थ्य विभागका महानिर्देशक डाक्टर सेनेन्द्र राज उप्रेतीले जानकारी दिनुभयो विमानस्थलको स्वास्थ्य परीक्षण डेस्कबाट इबोला प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने र संक्रमित पाइए तीन हप्तासम्म निगरानीमा राखिने उहाँले बताउनुभयो पर्सा वन्यजन्तु आरक्षीले तस्करीको कार्डसहित पग्र परेका बाह्रका दुई प्रहरी सहायक निरीक्षक सहित छजना विरुद्ध मुद्दा दायर गरेको छ बाह्रका प्रहरी सहायक निरीक्षकहरू धर्मेन्द्र गिरी र सगिर अहमद पर्सा रामनगर नगरी नौका दभी जोगिनी भारत घर भएका ट्र्याक्टर चालक प्रमोद राउत पर्सा चोर्नी नौका शङ्कर श्रेष्ठ र दिलबहादुर राई विरुद्ध मुद्दा दायर गरेको हो आरक्षका प्रमुख संरक्षण अधिकृति बराज रेग्मीले पक्राउ परेका सबैजनासँग जनै अठाइस हजार दुई सय पचास रुपियाँ धरोटी माग गरेको आरक्षकका सहायक वन अधिकृत मन्जुर अहमदले जानकारी दिनुभयो सुनको भाउ यो हप्ता तोलामा चार सय रुपियाँले घटेको छ आइतबार सोमबार तोलाको पचपन्न हजार रुपियाँमा कारोबार भएकोमा मङ्गलबार भाउ घटेर चौवन्न हजार छ सय रुपियाँ कायम भएको थियो बुधबार बढेर चौवन्न हजार आठ सय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 महाशाखाले जनाएको छ आज पानी पर्ने र आकाश खुल्ने क्रम जारी रहने महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू बहुमतको बलमा भन्दा सहमतिका आधारमा शासन चलाउने पक्षमा रहेको बताउनु भएको छ भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लाल किल्लामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भारत शासकले नभई किसान मजदुर र आम जनताले बनाएको उद्घोष गर्नुभयो मोदीले त्यहाँको योजना आयोग भङ्ग गरी नयाँ संस्था बनाउने घोषणा पनि गर्नुभएको छ देशलाई अगाडि बढ्न जति सरकारको भूमिका हुन्छ उत्तिकै भूमिका पक्षीको पनि हुने उहाँले बताउनुभयो हिंसाबाट केही प्राप्ति नहुने भन्दै उहाँले समृद्ध भारत बनाउन सबैलाई आह्वान समेत गर्नुभएको छ उता इराकका प्रधानमन्त्री नोरी अल मल्लिकीले पदत्यागको घोषणा गर्नुभएको छ मल्लिकीले पदत्याग्ने घोषणा गरेसँगै इराकमा सत्ता हस्तान्तरणको अन्यल अन्त्य भएको छ उत्तरी इराकमा इस्लामिक राज्यको पक्षमा रहेको सुन्नी विद्रोहीको दबदबा बढेका समयमा इराकी सत्तामा प्रधानमन्त्री बन्ने भन्ने अन्यल थियो हालै सम्पन्न निर्वाचनमा बहुमत ल्याएर पनि मल्लिकलाई सत्ता त्याग्न घरेलु र बाह्य हस्तक्षेप निकै बढेको थियो खेल समाचार सोह्र वर्ष मुनिको एसिसी प्रिमियर क्रिकेटमा नेपालले सिङ्गापुरलाई उनपचास रनले पराजित गरेको छ नेपालले दिएको एक सय चौवालिस रनको लक्ष्य पक्षाएको सिङ्गापुरले अल आउट हुँदै चौरानब्बे रन मात्र जोड्न सक्यो नेपाललाई दोस्रो जित दिलाउन पी सरफले बाह्र रन दिएर चार विकेट लिए टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित चालिस ओभरमा आठ विकेट गुमाएर एक रन जोडेको थियो नेपालका कप्तान सुमित महर्जन एकचालिस र पर्ने थापा बत्तीस रनमा नट आउट रहे नेपालले बिहिबार थाइल्याण्डलाई दस विकेटले हराएको थियो भदौ चार गतिसम्म हुने प्रतियोगितामा Nepal Singapore Thailand Bahrain Oman र मलेसियाले भाग लिएका छन् यता भारत र इङ्ल्यान्ड बीचको पाँचौँ टेस्ट क्रिकेट आज सुरु हुँदैछ नेपाली सीमाअनुसार अपरान्न पौने चार बजेपछि प्रतियोगिता सुरु हुनेछ भारत महेन्द्र सिंह धोनी र इङ्ल्यान्ड एलिस्टर कुक कप्तानीमा मैदानमा उत्रनेछ पाँचवटा टेस्ट क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्ड दुई एकले अघि रहेको छ प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नारायणी नदीमा पानीको बहाव खतराको सङ्केतभन्दा माथि सचेत रहन जिल्ला प्रशासन कार्यालयको आग्रह अविरल वर्षाका कारण चितवनको शक्तिखरमा गर्भवती महिलासहित दुईजनाको ज्यान गयो जनजीवन प्रभावित भारतमा अडसठौँ स्वतन्त्रता दिवस मनाइँदै इराकका प्रधानमन्त्री मल्लिकीद्वारा पदबाट राजीनामा र अन्डर सिक्सटिन प्रिमियर लिग क्रिकेटमा नेपालको लगातार दोस्रो जित आजको खेलमा सिङ्गापुर उनपचास रनले पराजित अवस्थ दिउँसो दुई बजे अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी